धारा पचास प्रमाणित लिपिहरू प्रस्तुत महासन्धिका अरबी चिनिया अङ्ग्रेजी फ्रान्सेली रसियाली तथा स्पेनली भाषाका लिपिहरू समान रूपमा प्रमाणिक हुनेछन् जसको प्रमाणस्वरूप सम्बन्धित सरकारहरूबाट पूर्ण अख्तियार पाएका देहायका हस्ताक्षरकारी अधिकार सम्पन्न प्रतिनिधिहरूले प्रस्तुत महासन्धिमा हस्ताक्षर गरेका छन्